छ गर्मीले दिउँसोको समयमा यहाँका बजार क्षेत्रमा पहल घटेको छ विगत तीन दिनदेखि यहाँ वर्षा भएको छैन जसका कारण साँझ बिहान कोठामा पनि पसिनाको सामना गर्नु परेको चितुवन भरतपुरका रामकृष्ण अधिकारीले बताउनु भएको छ गर्मीले जुस पसलहरूमा सर्वसाधारणको भिड बढेको छ अत्याधिक गर्मी हुन थालेपछि चितवनको भरतपुरका अस्पतालमा बिरामीको चाप बढ्ने संकेत देखिएको चिकित्सकहरूले बताएका छन् भरतपुर विमानस्थलको तापक्रम मापन केन्द्रले पछिल्लो दुई दिनदेखि गर्मी बढ्न थालेको जनाएको छ केन्द्रका अनुसार चितवनमा यो वर्ष गर्मी पैँतिस दशमलव आठ डिग्री सेल्सियससम्म पुगेको छ भरतपुर अस्पतालका आइसियु प्रमुख डाक्टर विजय पौडेलले गर्मीको संकेत देखिए पनि बिरामीको संख्या बढी नसकेको बताउनु भएको छ उत्तरी छिमेकी देशको भ्रमण गर्ने सिलसिलामा उपराष्ट्रपति परमानन्द झा आज चीन जाँदै हुनुहुन्छ व्यापारी प्रदर्शनमा भाग लिने जाने भए पनि उच्च स्तरीय राजनीतिक भेट पनि गर्नुहुनेछ उहाँको भ्रमणलाई चीनले बेजिङमा राजकीय सम्मान दिने लागेको छ दस सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति झा आज दिउँसो साढे तीन बजेपछि चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा कुनमिङमा आयोजना हुने प्रथम दक्षिण एसियाली व्यापार मेलामा भोलि सहभागी जनाउनुहुनेछ कुनमिङबाट चीनको राजधानी बेजिङ जानुहुने तथा त्यहाँ चिनिया समकक्षीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ उपराष्ट्रपति झा बेजिङबाट चीनको औद्योगिक महानगर साङ्घाई हुँदै जेठ छब्बिस गते स्वदेश फर्किने कार्यक्रम रहेको छ उपराष्ट्रपतिका साथ उहाँकी धर्मपत्नी नमिना झा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशी परराष्ट्र मन्त्रालयका सहसचिव अम्बिका देवी लुइटेल नायब शिष्टाचार महापाल नारायण नारायण मैनाली लगायत रहनुहुनेछ नेकपा एमालेका प्रभावशाली नेता खड्का ओलीले प्रमुख दलहरूको बैठकले जेठ चौबिस गते निर्वाचन ऐनका विवादित विषयहरू टुङ्गो लगाउने बताउनु भएको छ विराटनगरमा आज संचारकर्मीसँग कुरा गर्दै नेता ओलीले जेठ चौबिस गते बस्ने उच्च स्तरीय राजनैतिक संयन्त्रको बैठकले निर्वाचन ऐनका विवादित विषयहरूमा सहमति कायम गरी सरकारलाई अध्यादेश मार्फत ऐन जारी गर्न बाटो खुल्ला गरिदिने बताउनु भएको छ उहाँले सरकारलाई ऐन जारी गर्न बाटो खुल्ला गरिदिएपछि ऐनसँगै निर्वाचन मिति घोषणा हुने दावी समेत गर्नुभएको छ नेता ओलीले जेठ चौबिस गते संयन्त्रमा सहमति नभए अध्यादेश जारी गर्न सरकारलाई पूर्ण अधिकार दिने समेत जानकारी दिनुभएको छ उहाँले कुनै दल वा विदेशी शक्तिले चाहदीमा संविधान सभाको निर्वाचन नरोकिने दावी गर्नुभएको छ नेता ओलीले एघार बुधी राजनैतिक सहमति र पच्चिस बुधी बाधा अड्का फुकाउ आदेशको विपरीत एकीकृत माओवादी र मधेसी मोर्चाले निर्वाचन ऐनमा विवादित गरेकाले निर्वाचन ऐन र चुनावको मिति तोक्न ढिलाइ भएको आरोप लगाउनु भएको छ उहाँले संविधान सभाको सदस्य संख्या चार सय एकानब्बे फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने सम्पत्ति विवरण बुझाउनु पर्ने जस्ता विषयहरूमा राजनैतिक दलहरूबीच लगभग सहमति भइसकेको तर थ्रेसोल्डमा विवाद रहेकोले निर्वाचन जारी गर्न कठिन भएको जानकारी दिनुभएको छ विद्यार्थी संगठनहरू बीच सहमति नभएपछि तत्काल सोभि निर्वाचन नहुने भएको छ विद्यार्थी संगठनहरूले एकले अर्कोलाई चुनाव विरोधी आरोप लगाउन भने छाडेका छैनन् नेविसंघका प्रवक्ता एपी लामिछानेले विद्यार्थी संगठनहरू बीच सहमतिको सम्भावना नदेखिएकोले तत्काल सोभि चुनाव हुने सम्भावना लगभग सकिएको बताउनु भएको छ यस्तै अनि राजौका अध्यक्ष माधव ढुङ्गेलले पनि तत्काल सोभि चुनाव हुने सम्भावना सकिएको बताउनु भएको छ चुनाव नहुने निश्चित भए पनि चुनावको मिति घोषणाको माग गर्दै आन्दोलन गरि गरिरहेको नेपाल विद्यार्थी संघले आज त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्य अगाडि धरना दिएको छ चुनाव नहुने देखिए पनि आफूहरूको पूर्व घोषित कार्यक्रम भएकोले धरना दिएको उहाँले बताउनु भएको छ यस्तै सुबियो चुनावको माग गर्दै मधेसी जनअधिकार फोरम नेपालको भातृ संगठन मधेसी विद्यार्थी फोरमले गरेको आन्दोलनका कारण कपिलवस्तुको जनजीवन प्रभावित भएको छ नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको आज सात वर्ष पूरा भएको छ छुवाछुत राष्ट्र घोषणा गरिएको दिनको सम्झनामा दलित संघ संस्था र अधिकार कर्मीहरूले जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन् दुई हजार त्रिसठी जेठ एक्काइस गति नेपाललाई छुवाछुत राष्ट्र घोषणा गरिएको थियो छुवाछुत मुक्त राष्ट्र घोषणा भए पनि जातीय विभेदका घटनाका दोषीलाई राजनैतिक संरक्षण मिल्नाले भेदभाव कामी रहेको दलित अधिकार कर्मीहरूको भनाइ छ दुई हजार अडसठी जेठ दस गते जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नस हुन सकेको छैन एन आएपछि पीडित न्यायालयसम्म जाने बाटो खुला भए पनि सम्बन्धित निकायले चासो नदिँदा कार्यान्वयन पछि भने फितलो रहेको अधिकार कर्मीहरूको भनाइरहेको छ मन्त्री परिषदका अध्यक्ष खेलराज रेग्मीले छुवाछुत मुक्त राष्ट्र घोषणा भएको दिनको सम्झनामा शुभकामना व्यक्त गर्दै संविधान तथा कानूनको पूर्ण कार्यान्वयन गर्न प्रतिबद्धता जनाउनु भएको छ छुवाछुत र भेदभाव अन्त्य गर्दै आपसी सद्भाव सहयोग सहकारी र एकता अभिवृद्धिको लागि उहाँले सबैसित आग्रह पनि गर्नुभएको छ अफगानिस्तानको एक विद्यालयमा गरिएको आत्मघाती विस्फोटमा दस बालिका सहित तेह्र जनाको मृत्यु भएको छ राजधानी काबुलबाट दक्षिणी क्षेत्रमा रहेको एक विद्यालय नजिक सैनिक गस्ती टोलीलाई लक्षित गरी विस्फोट गराइएको बुझिएको छ विस्फोटमा बीसभन्दा बढी घाइते भएका छन् विस्फोटपछि विद्यार्थी विद्यार्थीबीच भागदौड मचिएको थियो मारिनीमा विद्यालय कम्पाउन्डमा खेलिरहेका विद्यार्थीहरू परेका छन् यसैबीच सुरक्षा व्यवस्था भित्तलो भएका कारण विद्यार्थीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अफगान सरकारको व्यापक आलोचना घोषणा गरेको छ र गोर्खा कप फुटबल प्रतियोगितामा आज समूह सी अन्तर्गतका अन्तिम दुई खेल हुँदैछन् दशरथ रङ्गशालामा दिउँसो दुई बजे हुने पहिलो खेलमा सङ्कटा र टुसाल क्लब बीच प्रतिस्पर्धा हुँदैछ समूह चरणका दुवै खेलमा हार बिहोरेर क्वार्टर फाइनल पुग्न नसकेको यी दुवै टोलीका लागि आजको खेल प्रतिष्ठानका लागि मात्रै हुनेछ दुवै टोलीले आर्मी र मनाङ मर्साङदीसँग खेल हारेका थिए त्यसै गरी अपराह चार बजे आर्मी र मनाङ बीच प्रतिस्पर्धा हुँदैछ दुवै टोली क्वार्टर फाइनल प्रवेश गरिसकेकाले आजको खेलले विजेता र उपविजेताको टुङ्गो लगाउनेछ दुवै टोली खेल जित्ती समूह विजेता बन्ने दाउमा रहेका छन् यसअघि सोमबार भएको खेलमा आफ्ना खेल जित्ती समूह बीबाट थ्री स्टार र आरसिटी क्वार्टर फाइनल प्रवेश गरेका छन् हवस् त दिउँसो एक बजीको अर्पण खबर सकियो म सुजिता हमाल बिदा भए नमस्कार